सपना जस्तै हो आँसु बनि खस्दै गयो जीवन भेलमा फस्दै गयो हो माया सपना जस्तै हो आँसु बनि खस्दै गो जीवन भेलमा फस्दै गयो मुटु कटकै भुल्ने मन थियो चटकै सक्या छैन पटकै खान्छ मुटु कटकै भुल्ने मन थियो चटकै सक्या छैन पटकै जल छूट न सकूं